आँखैमा राख्या छु लेकर बेसीलाई आँखैमा राख्या छु लेकर बेसीलाई नबिर्से है चटकै मायालो परदेशीलाई नबिर्से है चटकै मायालो परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई बाँच्या छु नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्या छु मुटु भरेको माया तिम्रै लागि साँच्या छु नरोज है अर्कैलाई म तिम्रै लागि बाँच्या छु सन्चै छ भनिदिनु सोध्नेहरू जतिलाई सन्चै छ भनिदिनु सोध्नेहरू नबिर्से है चटकै मायालो परदेशीलाई नबिर्से है चटकै मायालो परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई सकेर मैले बाचा गर्या छु नसोचे है अरू केही म तिम्रै भार पर्या छु देउरालीलाई भाकेर मैले बाचा गर्या छु नसोचे है अरू केही म तिम्रै भार पर्या छु खोज्नेहरू जतिलाई नबिर्से है चटकै मायालु परदेशीलाई नबिर्से है चटकै मायालु परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई आँखैमा राख्या छु लेकर बेसीलाई आँखैमा राख्या छु लेकर बेसीलाई नबिर्से है चटकै मायालु परदेशीलाई नबिर्से है चटकै मायालु परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई यो परदेशीलाई